Thank you. टोदिन्छु बगेको खोलानी पागल प्रेमी भएर होला नि आँखाभरि तिम्रै चित्र छ तिमी टाढा भएर के भोला सम्झना त मुटुभित्र छ लागेको खोला तिमीमा हुन्जेल यो जीवनको अन्त्येष्टि नहुन्जेल भरि तिम्रै चित्र छ तिमी टाढा भएर के भो त सम्झना त मुटुभित्र छ सृष्टिमा हुन्जेल भित्र छ तिमी टाढा भएर के भो त सम्झना त मुटुभित्र छ जस्तो सुकै परे नि दशामा तिमी नै छौ यो आँखा भरि तिम्रै चित्र छ तिमी टाढा भएर के भो सम्झना त मुटुभित्र छ रे नि दशामा तिमी नै छौ यो नसामा आँखाभरि तिम्रै चित्र छ तिमी टाढा भएर के भो त सम्झना त मुटु भित्र छ तिमी मात्र छ हाम्रो जोडी